Thank you. सिरानी मेरो आँसुले भिजेको हुन्छ तिम्रो वेदनाले हर घडी सताउँदा तिम्रो वेदनाले हर घडी सताउँदा टु मेरो दिन त जसो तसो बिताइदिन्छु हे दिन जसो साँझ ढल्दै जान्छ बेता झै बल्झेको अनेक जुक्ति गर्छु पम पम रे मरे सानी निसारे म पासानी पमरे निसा मन भुलाउन अनेक जुक्ति

सताउँदा तिम्रो वेदनाले हर घडी सताउँदा मुटु मेरो जलेको हुन्छ हर रात सिरानी